केटा र केटी थिए उनीहरू एकअर्कालाई धेरै माया गर्थे उनीहरूको फोनमा कुरा हुन्थ्यो र फेसबुकमा पनि कहिलेकाहीँ कुरा हुन्थ्यो सधैँ भेट्न सम्भव थिएन किनकि टाढा थिए केटीभन्दा केटा अलिक गरिब थियो तर केटीलाई केही मतलब थिएन किनकि ऊ केटालाई धेरै माया गर्थे एक दिन केटाले केटीलाई भेट्न बोलाउँछ केटीले पनि खुसी भएर भेट्न जान्छे केटीले केटालाई सोध्छे किन हो तिमी निराश भएर बसेको केटाले भन्छ म गरिब छु म तिमीलाई खुसी दिन सक्दिनँ केटाको यस्तो कुरा सुनेर केटी रिसाउँछे तिमीले यस्तो के भनेको तिमी जे छौ जस्तो छौ ठिक छौ तिमी जस्तो जीवनसाथी पाउनु मेरो भाग्यको कुरा हो केटीको कुरा सुनेर केटाले भन्छ म पैसा कमाएर तिमी जति धनी भएपछि मात्र तिमीलाई बिहे गर्छु उनीहरूमा धेरै कुरा हुन्छ र आफ्नो आफ्नो बाटो लाग्छन् केटा केटा विदेश गएर धेरै पैसा कमाएर आउँछ तर केटीलाई न फोन गर्छ न त एसएमएस नै एक दिन अचानक भेट हुन्छ उनीहरूमा कुरा हुन्छ केटीले केटालाई हामी कहिले बिहे गर्ने भन्छे यो कुरा सुनेर केटाले भन्छ के अरे बिहे तिमीसँग हुनै सक्दैन नहुन सक्ने कुरा किन गरेको पहिलेको सबै कुरा बिर्सिदेऊ किनकि अब तिमी मेरो लायकको छैनौ केटीले सोध्छ किन केटाले जवाब दिन्छ किनकि तिमी म जतिको धनी छैनौ अब म धनी केटीसँग बिहे गर्छु केटाको यो कुरा सुनेर केटी छाङ्गाबाट खसे हुन्छ र भन्छ ठिकै छ तिमी नि उनीसँगै खुसी हुन्छौ भने म केही भन्दिनँ खुसी रहनु एउटा कुरा याद राख आज तिमीले मेरो मायालाई बुझ्न सकेनौ जुन दिन तिमीले बुझ्नेछौ त्यो दिन धेरै ढिला हुनेछ यति भनेर केटी जान्छ एक हप्ता एक महिना गर्दै वर्षौँ बित्छ र एक दिन अचानक केटीले पत्रिकामा केटाको फोटो देख्छ र त्यसमा लेखिएको हुन्छ गाडी दुर्घटनामा परेर अस्पतालमा गम्भीर अवस्थामा छ यो सुनेर केटी अस्पताल पुग्छ र डाक्टरसँग आग्रह गर्छ उसलाई बचाउनु डाक्टरले भन्छ उसलाई आँखा र मुटुको आवश्यकता छ कसैले दियो भने बचाउन सक्छु डाक्टरको कुरा सुनेर केटीले डाक्टरलाई भन्छ म दिन्छु केटा होसमा आउँछ र सोध्छ कसले बचायो मलाई म उसलाई भेट्न चाहन्छु डाक्टर तपाईँले भेट्न खोज्नु भएको मान्छे अब यो दुनियाँमा छैन केटा म एकपटक उसको अनुहार हेर्न चाहन्छु डाक्टरले केटालाई लास भएको ठाउँमा लगेर सेतो कपडा हटाएर लहेर केटी केटाले हेर्छ त जसङ्ग हुन्छ किनकि त्यो लास केटीको हुन्छ केटा धेरै रुन्छ र केटीले भनेको कुरा याद आउँछ डाक्टरले नरो भाइ धेरै रुनुहुन्न ल ल्याउ यो चिठी तिम्रो होस आएपछि होस आएपछि दिनु भनेको थियो केटाले हेर्छ त केटीले यस्तो लेखेको हुन्छ तिमीले मलाई सम्हालेर राख म तिमीसँगै बस्न चाहन्छु अब म त तिमीले चाहेर पनि मलाई तिमीले छोड्न सक्दैनौ म तिम्रो खुसी चाहन्छु केटा धेरै रुन्छ त्यसैले साथी हो पैसा मात्र ठुलो होइन मायामा धनी गरिब रूप रङ्ग हेर्नु हुँदैन तपाईँ पनि कसैलाई माया गर्नुहुन्छ भने यो सब घमण्ड परित्याग गर्नुहोस् यही मिठो भावनासँगै नमस्कार साथै गजलीय अभिवादन कार्यक्रम फुन्सुको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजलमनहरूमा आजको यो अन्ठानब्बे श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ पर्दापारीका प्राविधिक सखा शरद सागरदेव पुटाको साथमा उपस्थित भएको छु म गजलफुन्स माली सम्भार राज रेडियो देखुरी एफएमले उत्पादन गरेको कार्यक्रम गजलफुन्स तपाईँले राप्ती र यसका आसपासका जिल्लाहरूमा देखुरीको पहिलो रेडियो नयाँ एकको नयाँ आवाज एक सय पाँच दशमलव आठ मेगा हर्चबाट साथै इन्टरनेटको माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र इलामको चुलाचुली अनलाइन रेडियोबाट एकैसाथ विश्वभर सुन्दै हुनुहुन्छ र यही श्रृङ्खला एकैछिनपछि दस पन्ध्रमा पूर्ण हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडाबाट विश्वभर सुन्न सक्नुहुनेछ हामीलाई कार्यक्रम गजल फुन्समा अग्रजदेखि अनुसम्मका हरेक स्रष्टाका शाब्दिक गजल वाचन गर्ने गर्छौँ त कहिले अतिथिलाई निम्त्याउने गर्छौँ त कहिले सहजक विशेष बनाउँछौँ त कहिले तपाईँको गजल तपाईँको आवाजलाई पनि स्थान दिन्छौँ साथै साङ्गीतिक गजल श्रवण गरेर यो बसाइलाई न्याय गर्ने हाम्रो हर प्रयास पनि जारी नै छ यतिखेर व्यस्त हुनुहुन्छ र फुर्सदमा सुन्न चाहनुहुन्छ भने केही समयमै युट्युब च्यानल राप्ती आवाजमा अपलोड गर्ने गर्छौँ त्यताबाट जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ र प्रिय गजलमन प्रिय श्रोताबिन र आजको गजल गजलफुन्सको परिस्थिति के रहेको छ र सम्बारासले के लिएर आएको छ भनेर पक्कै पनि तपाईँको मनमा खुलदुली भइसकेको हुनुपर्छ प्रिय श्रोताबिन आजको बसाइमा मैले लिएर आएको छु तपाईँकै शाब्दिक गजलहरू तपाईँले माया गरेर पठाउनुभएका चोटिला पोटिला गजलहरू लिएर आएको छु प्रिय गजलमन तपाईँहरूबाट प्रेसित थुप्रै थुप्रै गजलहरू वाचन गर्नु पूर्व आजको गजल फुन्सीको दैलो घर्न चाहन्छु यो साङ्गीतिक गजलसँगै सुनछान छ हाम्रो घर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि शब्द एसपी माथुरले लेख्नु भएको छ भने सङ्गीत स्वर रामशरण श्रेष्ठले दिनुभएको छ हाम्रो घर हजुर गएपछि सुनसान छ हाम्रो घर हजुर गएपछि सास परि सिला छरे सास परि सिला हजुर गएपछि सुनसान छ हाम्रो घर हजुर गुजरे गए पसे साल भरे सिला गुजरे गए डर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि प्रेस श्रोता बिन प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल श्रवण गरे यहाँनिर यो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रम गजल म प्रिय गजलमन एक हप्ताको बसाइपछि पुनः उपस्थित भएको छु तपाईँकै शाब्दिक गजलको साथमा म सम्भार रहन्छु र आशा गर्छु आजको कार्यक्रमको समय अवधिभरि सुनेर साथ दिनुहुनेछ अब भने तपाईँहरूबाट प्रेसित शाब्दिक गजलहरू वाचन गर्छौँ मेरो हातमा पहिलो लहरमा पहिलो गजल परेको छ दिपियाल सिलगढी नगरपालिका नौ केलना डोटीका मित्र चक्र मिलन नेपालीको यो बसाइमा वाचन गर्न चाहन्छु चक्र मिलन नेपालीको गजल जान देऊ मलाई सरकार देशको सिमानामा जान देऊ मलाई सरकार देशको सिमानामा बोकेर हातमा हतियार देशको सिमानामा दुश्मनमाथि गोली प्रहार गर्नु अगाडि नै दुश्मनमाथि गोली प्रहार गर्नु अगाडि नै गर्नुहोस् पहिले सोच विचार देशको सिमानामा बोकी र हातमा हतियार देशको सिमानामा लड्न देऊ अब यी वीर योद्धाहरूलाई लड्न देऊ अब यी वीर योद्धाहरूलाई नचाहेर भाला तरवार देशको सिमानामा बोकेर हातमा हतियार देशको सिमानामा देशद्रोही भ्रष्टाचारीलाई खुल्लम खुल्ला छोडी देशद्रोही भ्रष्टाचारीलाई खुल्लम खुल्ला छोडी देशभक्त हुन्छ गिरफ्तार देशको सिमानामा बोकेर हातमा हतियार देशको सिमानामा आऊ अब गोर्खा सेना आफ्नै राष्ट्र बचाऊ आऊ अब गोर्खा सेना आफ्नै राष्ट्र बचाऊ धेरै भयो अत्याचार देशको सिमानामा धेरै भयो अत्याचार देशको सिमानामा जान देऊ मलाई सरकार देशको सिमानामा बोकिएर हातमा हतियार देशको सिमानामा यो मिठो गजल अनि साथको लागि आभारी छु मिलनजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै साथ अनि सहयोगको अपेक्षा गर्दछु मिलनजीबाट प्रिय गजल मन तपाईँ पनि आफ्ना गजलहरू हाम्रो कार्यक्रममा प्रसारण गराउन चाहनुहुन्छ र आफ्नो गजल आफ्नै मुखर बिन्दुबाट हाम्रा लाखौँ लाख श्रोतालाई सुनाउन चाहनुहुन्छ भने तपाईँले आफ्ना गजलहरू हामीलाई पठाउन सक्नुहुन्छ तपाईँ सामाजिक सञ्जालमा जोडिनु भएको छ र हामीसँग जोडिनु भएको छैन भने अब हामीसँग जोडिनुहोस् हाम्रो सामाजिक सञ्जालमा नाम छ रेडियो कार्यक्रम गजल फुन्स नामक आइडी र पेज रहेको छ रेडियो कार्यक्रम गजल फुन्सको बारेमा सबै जानकारीहरू तपाईँले त्यतैबाट प्राप्त गर्नुहुनेछ यति बेला मेरो हातमा पहिलो लहरको दोस्रो गजल परेको छ यो बसाइ म वाचन गर्न चाहन्छु दिपक केसी दिपुको गजल केही गुनासो रहेन तिमीसँग केही गुनासो रहेन तिमीसँग रह्यो त आफ्नै जिन्दगीसँग महलमा बसेर तुलना गरियो महलमा बसेर तुलना गरियो बिचरा त्यो सानो झुपडीसँग रह्यो त आफ्नै जिन्दगीसँग प्रियाले मलाई छोडेर गएदेखि प्रियाले मलाई छोडेर गएदेखि कहिल्यै भएन नजिकमा पिरतीसँग रह्यो त आफ्नै जिन्दगीसँग छेत्री बाहुनलाई मात्र कोठा दिने छेत्री बाहुनलाई मात्र कोठा दिने कुन संस्कार छ यार घरबेटीसँग कुन संस्कार छ यार घरबेटीसँग केही गुनासो रहेन तिमीसँग रह्यो त आफ्नै जिन्दगीसँग यो मिठो गजल अनि साथको लागि आभारी छु दिपक्षी प्रति आगामी बसाइहरूमा पनि यहाँको यस्तै साथ अनि सहयोगको अपेक्षा गर्दछु शिक्षित जीवन कलम चलाएर जिउनु तिमी शिक्षित जीवन कलम चलाएर जिउनु तिमी सफल जीवनको दीप बलाएर जिउनु तिमी म गरिब पसिना बगाएरै नै जीवन चलाउँछु म गरिब पसिना बगाएरै नै जीवन चलाउँछु कुरा काट्ने शत्रुलाई जलाएर जिउनु तिमी सफल जीवनको दीप बलाएर जिउनु तिमी विफल नहोस् तिम्रो कहिले शिक्षाको त्यो यात्रा विफल नहोस् तिम्रो कहिले शिक्षाको त्यो यात्रा बसन्त ऋतुको हरियाली झैँ पलाएर जिउनु तिमी सफल जीवनको दीप बलाएर जिउनु तिमी म गरिब मरुभूमिमा बेलच्या चलाउँदै जिउँदै छु म गरिब मरुभूमिमा बेलच्या चलाउँदै जिउँदैछु पूर्णिमाको जुन जस्तै झलमलाएर जिउनु तिमी सफल जीवनको दीप बलाएर जिउनु तिमी पसिनाको बास्ना आउला मेरो छेउछाउ नपर्नु है पसिनाको बास्ना आउला मेरो छेउछाउ नपर्नु है बकै चाको फुल जस्तै मगमगाएर जिउनु तिमी बगैँचाको फुल जस्तै मगमगाएर जिउनु तिमी शिक्षित जीवन कलम चलाएर जिउनु तिमी सफल जीवनको दीप बलाएर जिउनु तिमी प्रिय गजलमन मैले यति बेला गजल बाचन गरेँ भोजपुरका मित्र सुरज श्रेष्ठको हाल मलेसियामा हुनुहुन्छ पहिलो लहरको तेस्रो गजल वाचन गरेको छु प्रिय गजलमन तपाईँले सुनिरहनु भएको छ रेडियो कार्यक्रम गजल फन्स र आवाज मिसाइरहेको छु म सम्भार राजु युवासाईमा भने पहिलो लहरको चौथो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ सूर्योदय नगरपालिका तेह्र इलामका मित्र डिपी बास्तोला व्यवसायमा वाचन गर्न चाहन्छु डिपी बास्तोलाको गजल अरूको आशै आशमा बाँचेको छ जिन्दगी अरूको आशै आशमा बाँचेको छ जिन्दगी निष्ठुरीहरूको विश्वासमा बाँचेको छ जिन्दगी समस्याहरूले सधैँ पाखुरा सुर्किरहँदा समस्याहरूले सधैँ पाखुरा सुर्किरहँदा हरेक पल नै त्रासमा बाँचेको छ जिन्दगी निष्ठुरीहरूको विश्वासमा बाँचेको छ जिन्दगी यहाँ आफ्नो भन्नेलाई नै यहाँ आफ्नो भन्ने नै केलाई मान्नु आखिर यहाँ आफ्नो भन्ने नै केलाई मान्नु आखिर अरूले फेरेको सासमा बाँचेको छ जिन्दगी निष्ठुरीहरूको विश्वासमा बाँचेको छ जिन्दगी एउटा भएको मुटुनी धितोमा लिलाम हुँदा एउटा भएको मुटुनी धितोमा लिलाम हुँदा हाड छालाको रासमा बाँचेको छ जिन्दगी निष्ठुरीहरूको विश्वासमा बाँचेको छ जिन्दगी तनावले नजानिदो हतकडी बाँधेपछि तनावले नजानिदो हतकडी बाँधेपछि अघोषित कारावासमा बाँचेको छ जिन्दगी अरूको आशै आशमा बाँचेको छ जिन्दगी निष्ठुरीहरूको विश्वासमा बाँचेको छ जिन्दगी प्रिय गजलमन मैले यति बेला भाषण गरेँ डिपी बास्तोलाको गजल सूर्योदय नगरपालिका तेह्र इलामका मित्र हुनुहुन्छ यो मिठो गजल अनि साथको लागि आभारी छु डिपिजीप्रति प्रति आगामी बसाइमा पनि यहाँको यस्तै साथ अनि सहयोगको अपेक्षा गर्दछु यो बसाइमा एउटा साङ्गीतिक गजल श्रवण गर्छौ तिमी साथ भएपछि भगवान पनि चाहिँदैन मेरो हात मगमगाऊ बिहान पनि चाहिँदैन शब्द सुरेश पाक्ले लेख्नु भएको छ भने सङ्गीत हरि लम्सालले दिनुभएको छ र स्वर रहेको छ बुद्ध लामाको तिमी साथ भएपछि भगवान पनि चाहिँदैन तिमी साथ भएपछि भगवान पनि चाहिँदैन मेरो रात जग चाहिँदैन तिमी साथ भएपछि भगवान पनि चाहिँदैन पागल भनुन् प्रेमी भनुन् पागल भनुन् प्रेमी भनुन् पागल भनुन् सम्मान पनि चाहिँदैन मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ बिहान पनि चाहिँदैन बिहान पनि चाहिँदैन आकाश चखेवाजै उड्ने गर्छ हाम्रो माया खुल्ला आकाश चखेवाजै उड्ने गर्छ हाम्रो माया खुल्ला आकाश चखेवाजै उड्ने गर्छ चखेवाजै उड्ने गर्छ कुनै नियम कुनै बन्धन कुनै नियम कुनै बन्धन कुनै नियम कुनै बन्धन विधान पनि चाहिँदैन मेरो रात जगमा जगमगाओ मेरो रात जगमा साथमा भएपछि भगवान् पनि चाहिँदैन मेरो हात मगमगाओ बिहान पनि चाहिँदैन पक्कै पनि आदरणीय गजल मनहरू सङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रम गजल फुन्समा कोही आँखामा राखे पनि नबिजाउने खालका कोही आँखामा राखे पनि नबिजाउने खालका कोही छन् दूर रहेर पनि दुखाउने खालका तिमी नै हौ सधैँ खुसी दिने हँसाइरहने त तिमी नै हौ सधैँ खुसी दिने हँसाइरहने त बाँकी त सबै सबै रुवाउने खालका कोही छन् दूर रहेर पनि दुखाउने खालका तिमी आयौ र दिलमा राज गरेर फिर्ता गयौ तिमी आयौ र दिलमा राज गरेर फिर्ता गयौ कोही भएन यार जिन्दगी कटाउने खालका कोही छन् दूर रहेर पनि दुखाउने खालका आउनेहरू जिन्दगीमा किन आए फेरि किन गए आउनेहरू जिन्दगीमा किन आए फेरि किन गए अचम्म हुन्छन् यार मान्छे पनि हँसाउने खालका कोही छन् दूर रहेर पनि दुखाउने खालका यादहरूले मलाई पोल्छ भनेकै थिए तिमीलाई यादहरूले मलाई पोल्छ भनेकै थिए तिमीलाई तिमी त्यही सूचीमा पर्यौ याद पठाउने खालका तिमी त्यही सूचीमा पर्यौ याद पठाउने खालका कोही आँखामा राखे पनि नबिजाउने खालका कोही छन् दूर रहेर पनि दुखाउने खालका प्रिय गजलमन मैले यति बेला दोस्रो लहरको पहिलो गजल वाचन गरे नुवाकोट थानसिंहका मित्र राज पाठकको हाल काठमाडौँमा हुनुहुन्छ यो मिठो गजल अनि साथको लागि आभारी छु राज्यप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु राज्यबाट प्रिय गजलमन म भने व्यवसायमा दुर्सो लहरको दुर्सो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ देउराली गोर्खाका मित्र कमल थापा बैरागी एउटा बेग्लै संसार छ यहाँ धन हुनेहरूको एउटा बेग्लै संसार छ यहाँ धन हुनेहरूको रता पग्लिँदैन दिल पत्थर मन हुनेहरूको बुझ्नै सकिँदैन यार यो नारी सौन्दर्यको राज बुझ्नै सकिँदैन यार यो नारी सौन्दर्यको राज हजारौँ हुन्छन् दिवाना मृग नयन हुनेहरूको रता पग्लिँदैन दिल पत्थर मन हुनेहरूको दिन दहाडै हुन सक्छ साङ्घातिक हमला पनि दिन दहाडै हुन सक्छ साङ्घातिक हमला पनि के भरोसा हुन्छ हजुर हातमा घन हुनेहरूको र त पक्लिँदैन दिल पत्थर मन हुनेहरूको अनवरत खसिरहन्छ आँसु पीडाले कसैको अनवरत खसिरहन्छ आँसु पीडाले कसैको खहरे झैँ उर्लिन्छ आँखामा श्रवण हुनेहरूको त पक्लिँदैन दिल पत्थर मन हुनेहरूको भो गर्दै गर्दिन सङ्गीत अब म त तिमीहरूको भो गर्दै गर्दिन सङ्गत अब म त तिमीहरूको जो यता मुटु देखाएर अन्तै धड्कन हुनेहरूको जो यता मुटु देखाएर अन्तै धड्कन हुनेहरूको एउटा बेग्लै संसार छ यहाँ धन हुनेहरूको र त पग्लिँदैन दिल पत्थर मन हुनेहरूको अति मार्मिक शब्दले सुसज्जित यो शाब्दिक गजलका निम्त आभारी छु कमलजीप्रति आगामी बसाइमा पनि यहाँको यस्तै साथ अनि सहयोगको अपेक्षा गर्दछु कमलजीबाट उसले अन्तै बसाइ सार्यो भनिदिनु उसले अन्तै बसाइ सार्यो भनिदिनु तिमीप्रतिको माया मार्यो भनिदिनु भुल्नलाई गाह्रो हुन्छ भनेर तिम्रा भुल्नलाई गाह्रो हुन्छ भनेर तिम्रा तिता मिठा याद यतै छार्यो भनिदिनु तिमी प्रतिको माया मार्यो भनिदिनु सम्भव छैन उसको दिलमा बस्न अब सम्भव छैन उसको दिलमा बस्न अब टुटेको मन काँडे तारले बार्यो भनिदिनु तिमीप्रतिको माया मार्यो भनिदिनु ऊ रोएको सारा दुनियाँले देख्दा पनि ऊ रोएको सारा दुनियाँले देख्दा पनि अह रोएको छैन भन्दै टार्यो भनिदिनु तिमीप्रतिको माया मार्यो भनिदिनु सधैँ खुसी रहनु अरे तिमी तिम्रै जित भो सधैँ खुसी रहनु अरे तिम्रै जित भो विरतीको खेलमा उसले हार्यो भनिदिनु विरतीको खेलमा उसले हार्यो भनिदिनु उसले अन्तै बसाए सार्यो भनिदिनु प्रतिको माया मार्यो भनिदिनु प्रिय गजलमन मैले यहाँनिर गजल वाचन गरेँ मित्र जय कुमार माझी जय म हाल बिरानो बस्ती भारतमा हुनुहुन्छ निकै चुटिला शब्दहरूले सजिएको गजल पठाएर सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद जयजीलाई आगामी बसाइमा पनि यस्तै साथ अनि सहयोगको अपेक्षा गर्दछु जयजीबाट प्रिय गजलमन यो बसाइमा भने दुर्सो लहरको चौथो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ धनकुटाका मित्र विनोद छेत्री लाग्दैन मलाई सङ्घर्षबाट हार हुन्छ लाग्दैन मलाई सङ्घर्षबाट हार हुन्छ कोसिस गरे अप्ठ्याराहरू पार हुन्छ समस्या र चुनौती आउँदा सधैँ जसो समस्या र चुनौती आउँदा सधैँ जसो बाँच्नलाई यो जीवन थोर भार हुन्छ कोसिस गरे अप्ठ्याराहरू पार हुन्छ देखे सोचे झैँ छैन सहज जीवन यहाँ देखे सोचे झैँ छैन सहज जीवन यहाँ सम्झिँदा कठिन भोगाई काँडेतार हुन्छ कोसिस गरे अप्ठ्याराहरू पार हुन्छ प्रगतिशील विचारहरू थाक्दैनन् कहिले प्रगतिशील विचारहरू थाक्दैनन् कहिले हरेक सफलती पाइलाहरूमा धार हुन्छ कोसिस गरे अप्ठ्याराहरू पार हुन्छ बन्द भए ओठ मुस्कान खोज्दा खोज्दै बन्द भए ओठ मुस्कान खोज्दा खोज्दै खुसीहरू छेक्ने आँसु सधैँ बार हुन्छ लाग्दैन मलाई सङ्घर्षबाट हार हुन्छ कोसिस गरे अप्ठ्याराहरू पार हुन्छ मिठो गजल अनि साथको लागि आभारी छु विनेत जी बिनु विनोदजीबाट आगामी बसाइमा पनि यस्तै साथ अनि सहयोगको अपेक्षा गर्दछु प्रिय गजल मन ए बसाइमा भने एउटा साङ्गीतिक गजल श्रवण गर्छौ आँखाको यो नानीभित्र हेर प्यार हुन्छ नजर मिलाई हल्का हाँस्दै हेर प्यार हुन्छ शब्द सुरेश पाक्लेले लेख्नु भएको छ भने सङ्गीत किरण श्रेष्ठले दिनुभएको छ र स्वर रहेको छ उदय र मलिनाको आँखाको यो नानी भित्रै लुकी हेर प्यार हुन्छ मात्रै रुकी हेर प्यार हुन्छ झुकी हेरा प्यार हुन्छ आँखाको यो आँखाको यो नानीभित्र लुकी हेर प्यार हुन्छ नजर मिलाए हल्का हाँस्दै झुकी हेर प्यार हुन्छ पक्की पनि आधार्मिक गजल अत्यन्तै मिठो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रम गजल फुन्समा प्रिय गजल मन मेरो हातमा तेस्रो लहरमा पहिलो गजल परेको छ डोटीका मित्र कैलाश भट्टको यो बसाइमा वास गर्न चाहन्छु कैलाश भट्टको गजल अब सच्चा माया पाउनु अलौकिक छ अब सच्चा माया पाउनु अलौकिक छ जगत पैसामा बिक्छ यो वास्तविक छ सोच्थे मान्छे किन भौतारिन्छ यति सोच्थे मान्छे किन भौतारिन्छ यति थाहा अब सबैको कमजोरी आर्थिक छ जगत पैसामा बिक्छ वास्तविक छ आँसु झार्नु हुनेछ मेरो कहानी सुन्दा आँसु झार्नु हुनेछ मेरो कहानी सुन्दा किनकि मेरो जीवनी त्यति मार्मिक छ जगत पैसामा बिक्छ वास्तविक छ कति बेला मन सार्छन् थाहै दिँदैनन् कति बेला मन सार्छन् थाहै दिँदैनन् प्रेममा बाचा कसम गर्ने क्रम दैनिक छ जगतमा पैसा बिक्छ यो वास्तविक छ वास्ता गरिँदैन वर्तमानमा प्यार गर्नेको वास्ता वास्ता गरिँदैन वर्तमानमा प्यार गर्नेको तर छोडेर जानेको माया अत्याधिक छ तर छोडेर जानेको माया अत्याधिक छ अब सच्चा माया पाउनु अलौकिक छ जगत पैसामा बिक्छ यो वास्तविक छ यो मिठो गजल अनि साथको लागि आभारी छु कैलाशजीप्रति आगामी बसाइमा पनि यहाँको यस्तै साथ अनि सहयोगको आशा गर्दछु कैलाशजीबाट प्रिय गजलमन तपाईँ पनि आफ्ना गजलहरू हाम्रो कार्यक्रममा प्रसारण गराउन चाहनुहुन्छ आफ्नो गजल आफ्नै मुखार बिन्दुबाट हाम्रा लाखौँ लाख श्रोतालाई सुनाउन चाहनुहुन्छ भने तपाईँले आफ्ना गजलहरू हामीलाई पठाउन सक्नुहुन्छ तपाईँ सामाजिक सञ्जालमा जोडिनु भएको छ र हामीसँग जोडिनु भएको छैन भने अब हामीसँग जोडिनुहोस् हाम्रो सामाजिक सञ्जालमा नाम छ रेडियो कार्यक्रम गजल फुन्स नामक आइडी र पेज रहेको छ र रेडियो कार्यक्रम गजलफुन्सको बारेमा सबै जानकारीहरू तपाईँले त्यतैबाट प्राप्त गर्नुहुनेछ प्रिय गजल मन तपाईँले गजल पठाउने ठेगानाहरू यस प्रकारका छन् हामी हरेक साताको हाम्रो रेडियो कार्यक्रम गजल फुन्सबाट स्ट्याटस राख्छौँ त्यही स्ट्याटसको अनुसार तपाईँले आफ्ना गजलहरू हामीलाई पठाउन सक्नुहुनेछ तपाईँले यी माध्यमहरूबाट हामीलाई पठाउनुभयो भने हामी सामु पुग्नेछन् र तपाईँका गजलले स्थान पाउनेछन् हाम्रो कार्यक्रमभित्र प्रिय गजलमन यति भन्दै म अर्को गजलतिरै फर्कन चाहन्छु यो बसाइमा भने तेर्सो लहरको दोस्रो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ धनकुटाका मित्र सानु कार्की कहिले छाती काटिन्छ कहिले गाला काटिन्छ कहिले छाती काटिन्छ कहिले गाला काटिन्छ मायामा पागल बनेस यसरी छाला काटिन्छ मेरो गाउँमा त मेरो गाउँमा त न चोर लाग्छन् न माग्ने आउँछन् मेरो गाउँमा त न चोर लाग्छन् न माग्ने आउँछन् हजुरको सहरमा त पैसावाला काटिन्छ सुरुवात काम लगाएछ यी ठुला बडाबाट सुरुवात काम लगाएछ यी ठुला बडाबाट अन्त्यमा पेट काटिन्छ मजदुरको ज्याला काटिन्छ मायामा पागल बनेसी यसरी छाला काटिन्छ म चप्पल हो मेरो छातीमा टेकेर हिँड्ने गर्नु म चप्पल हु मेरो छातीमा टेकेर हिँड्ने गर्नु नत्र ढुङ्गा र सिसाले तिम्रा पैतला काटिन्छ मायामा पागल बनेसी यसरी छाला काटिन्छ यहाँ कसैको श्रीमान भर्खरै स्वर्गवास हुनुभयो यहाँ कसैको श्रीमान भर्खरै स्वर्गवास हुनुभयो अब शिरको सिन्दुर पुछिन्छ हातका बाला काटिन्छ अब शिरको सिन्दुर पुछिन्छ हातका बाला काटिन्छ कहिले छाती काटिन्छ कहिले गाला काटिन्छ मायामा पागल भनेपछि यसरी छाला काटिन्छ यो शाब्दिक गजलका निमित्त आभारी छु सानोजीप्रति आगामी बसाईमा पनि यहाँको यस्तै साथ सहयोगको अपेक्षा गर्दछु आशाको निभ्यो दियो कसलाई के भन्नु आशाको निभ्यो दियो कसलाई के भन्नु जिन्दगीले परीक्षा लियो कसलाई के भन्नु नचाहँदा नचाहँदै यो मेरो मनले पनि नचाहँदा नचाहँदै यो मेरो मनले पनि अन्जानमै प्रेममा फसियो कसलाई के भन्नु जिन्दगीले परीक्षा लियो कसलाई के भन्नु आफ्नै मान्छेबाट यहाँ पाएपछि धोका आफ्नै मान्छेबाट यहाँ पाएपछि धोका झर्छ आँसु बस्यो पियो कसलाई के भन्नु जिन्दगीले परीक्षा लियो कसलाई के भन्नु पल पल एउटै कुरा बल्झिँदा मस्तिष्कमा पल पल एउटै कुरा बल्झिँदा मस्तिष्कमा धरापमा जीवन राखियो कसलाई के भन्नु जिन्दगीले परीक्षा लियो कसलाई के भन्नु छोड्ने मन त मलाई पनि कहाँ थियो र सानो छोड्ने मन त मलाई पनि कहाँ थियो र सानो ठुलो गल्ती नजानी गरियो कसलाई के भन्नु जिन्दगीले परीक्षा लियो कसलाई के भन्नु नभनेर ती सारा कुराहरू लुकायो र त नभनेर ती सारा कुराहरू लुकायो र त कोमल हृदय भड्कियो कसलाई के भन्नु कोमल हृदय भड्कियो कसलाई के भन्नु आशाको निवेदियो कसलाई के भन्नु जिन्दगीले परीक्षा लियो कसलाई के भन्नु सयात्री सबि तुलसीपुर दाङ आगामी बसाइमा पनि यहाँको यस्तै साथको अपेक्षा गर्दछु सबिजीबाट प्रिय गजलमन हामी कार्यक्रमको अन्तिम अन्तिम घडीमा आइसकेका छौँ प्राविधिक मित्रले इसारा दिँदै हुनुहुन्छ आजको कार्यक्रम गजल फुन्सीबाट बिदा लिनु बेला भइसकेको छ कार्यक्रमको अवधिभरि चुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण प्रियजनहरूमा हार्दिक धन्यवाद दिँदै कार्यक्रम के कस्तो लाग्यो र कार्यक्रमको बारेमा आफ्ना सल्लाह सुझाव हामीलाई दिन नभुल्नुहोला हामी तपाईँहरूकै सल्लाह सुझाव अनुसार कार्यक्रमलाई अगाडि बढाउनेछौँ र आजको कार्यक्रम गजल बसाइबाट बिट मार्छौँ उत्पादन सहयोगी एसपी माथरसँगै म मा गजल फुन्सुको माली सम्भार शुभरात्रि शुभ सपनी